एउटा रमाइलो साँझ लिएर आज पनि हामी तपाईँलाई भेट्न आइसकेका छौँ प्रविधि कक्षीमा हुनुहुन्छ यति बेला राजनी तपाईँको साथमा छु म प्रतीक्षा तपाईँले अनुमान लगाइसक्नु भएको छ मिठो धुनबाट कि साँझको साथ बजिसकेको छ अनि पनि शुभ साँझको व्यवसाय छ भनेर पक्कै पनि आज पनि हामी मिठा मिठा लोक भाकाहरूको साथमा अर्पण शुभ साँझको व्यवसाय लिएर तपाईँलाई भेट्नको लागि आइसकेका छौँ र यति बेला तपाईँले अर्पण शुभ साँझको व्यवसायलाई रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगर्सको साथमा इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ र आजको अर्पण शुभ साँझको व्यवसायसँग साईराम फर्निचर उद्योगले सहकार्य गरेको छ तपाईँलाई विवाहको लागि फर्निचरका सामानहरू चाहिएको छ त्यस्तै गरी झ्याल ढोका बनाउने मिस्त्रीहरूको खोजीमा तपाईँ हुनुहुन्छ त्यस्तै गरी दक्ष तथा अनुभवी मिस्त्रीबाट तयार गरिएको तयारी ढुकाको चौकुस खापा पल्ला शुभ विवाहको लागि शुभ कार्यको लागि आवश्यक परेको छ फर्निचरका सामान भने चाहिँ तपाईँहरूले सधैँ सम्झिनुहोला साईराम फर्निचर उद्योगलाई जुन रत्नगर तेह्र आदर्शनगर टोलमा रहेको छ प्रोप्राइटर हुनुहुन्छ धनराज डल्लाकोटी फोन नम्बर शून्य छपन्न पाँच बैसठी आठ सय पैँतिस र मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी आठ सय पैँतिस रहेको छ र यो जानकारी सँगसँगै यति बेला पनि अर्पण शुभ आजको व्यवसायमा कोही साथी आइसक्नु भएको छ भन्ने सङ्केत मिलिसकेको छ राजको म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ शक्तिखोरदेखि भरत साई शक्तिखोरदेखि भरत साई अनि भरतजी हजुर खानपिन भयो कि भएको छैन एकदमै भयो दिदी भर्खरै खानपिन भएर अब चाहिँ लाग्दैछु कति छिटो खानपिन हुन्छ है हाम्रो भरतजीहरूको कति छिटो हुन्छ दाजु अब सात बजीसम्म त खाइसक्नुपर्छ करिब करिब त्यस्तो रुल्स हुन्छ कि भने पछाडि अहिले खाइसकेर आनन्दले बस्नु भएको छ है हजुर रेस्ट गरिहाल्छ दिदी ल ठिकै छ रेस्ट गर्नुहोस् अनि हामीलाई यसरी नै माया गरिराख्नुहोस् है अनि आज हाम्रो भरतजीलाई को कसलाई सम्झिन मन लाग्यो नि अर्पण शुभ अब सर्वप्रथम हजुरलाई धन्यवाद अनि प्राविधिक दादा र स्पेसल्ली साथीहरू निलम अनि मनोज भुजेल शिवराम चौधरी सुदन तामाङ पवनजङ भण्डारी अनि सबिन र बहिनीहरू रितु अनि केही उमा सन्जु र भरतसाई भनेर नचिन्नु हुने सम्पूर्ण साथीहरूलाई दिन्छु हुन्छ भरतजी अहिले भने तपाईँ भाइलाई छुट्टिन्छु रेडियो सुन्दै गर्नुहोस् है नमस्ते भरत शाही हुनुहुन्थ्यो शक्तिखोरदेखि आउनु भएको थियो र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 भनेपछि निकै नै रमाइलो छ मन्द मन्द चिसो चिसो हावा लिँदा सुन्नु न घरतिर गएको अर्कै रमाइलो भएको छ त्यतातिर अर्कै रमाइलो हुन्छ साथी भाइमा कति रमाइलो हुन्छ घरतिर अर्कै रमाइलो हुन्छ जोसँग घुलमिल भयो त्यहीँ त्यहीसँग रमाइलो हुन्छ कि है हजुर हजुर हो त ल ठिकै छ हामीलाई सम्झिनु भएको छ माया गर्नु भएको छ जहाँ गयो भने खुसी लाग्छ अनि आज निरमजीले सम्झिने चाहिँ कसलाई हजुर सर्वप्रथम हजुरलाई अनि दाइले प्राविधिक मित्र विष्णु यसो ठ्याक्क फोन उठाउनु भएको थियो उहाँलाई अनि निरु बहिनी चाहिँ अलि रिसाउनु भएको छ नरिसाउनु होला भन्छु अनि निशा सानु सन्जु उमा सन्जिता अस्मिता नम्रता अङ्किता अञ्जना गोमा अलिना ज्योति र मिना अनि सुन्नु न निरा नि निरा भन्ने बहिनीलाई पनि अनि अब special best friend Pawanjang Bhandari धनकुटेमै हुनुहुन्छ उहाँले सायद सुन्नुहुन्न पनि भरत साई भर्खरमा चाहिँ कल गरिरहनु भएको त्यस्तो लाग्यो मलाई त्यहाँ चाहिँ कसै ब्याकग्राउन्डमा आवाज सुनिरहेको थिएँ उहाँलाई एकदम विशेष गरी सम्झेको छु म टाढा गए नि फोनै नगरे पनि मैले एफएम मार्फत भरत साईलाई एकदम मिस युज धेरैभन्दा धेरै सबैभन्दा बढी उसलाई मिस गरिरहेको छु होइन अनि त्यस्तै हुनुहुन्छ मनोज भुजेल दिपक धर्म सुदन जनक त्यस्तै विकास कार्की सम्पूर्ण निलम अधिकारी भनेर चिन्ने सम्पूर्ण हुन्छ निलमजी रमाइलोसँग होला अहिले भने बिदा हुन्छ है हजुर नमस्ते ल नमस्कार निलम अधिकारी हुनुहुन्थ्यो त्यति बेला धनकुरादेखि आउनु भएको थियो र अर्पण शुभ साझको व्यवसायमा तपाईँको लागि एउटा मिठो भाका राख्छु रामजी खाँड र टिकापनको आवाज रहेको भाका निकै नै मिठो छ तपाईँलाई पक्कै पनि मनपर्छ मलाई पनि निकै नै मनपर्ने भाका हो यो र यति बेला तपाईँको लागि राख्छु समाजको बन्धनलाई तोड्नु पर्यो सानो तिम्रो मेरो एउटै मन है नारा माया गर्ने अधिकार छैन समाजको बन्धनलाई तोड्नु पर्यो सानो तिम्रो माया पाइन भने म त बस्न सक्दिन अब छिट्टै दुई मोटोलाई जोड्नु पर्यो सानो तिम्रो मेरो एउटै मन होइन र माया छैन र समाजको बन्धनलाई तोड्नु पर्यो तिम्रो माया पाइन भने म त बाँच्न सक्दिन अब छिट्टै दुई मुठुलाई जोड्नु तिम्रो माया पाइन भने म त बाँच्न सक्दिन अब छिट्टै दुई मोटोलाई जोड्नु पर्यो सानो सके बाँच्ने समाजको बन्धनलाई पर्यो सान सके बाँच्ने उपाय खोजौ न पाइनु भने मृत्यु नै रोजौ न समाजको बन्धनलाई तोड्नु पर्यो भने म त बाँच्न सक्दिनँ अब छिट्टै दुई मुटुलाई जोड्नु पर्यो सानो निकै नै मिठो भाका निकै नै चर्चित भाका तपाईँले सुनिसक्नु भएको छ रामजी खाँड टिकापनको आवाज रहेको भाका हो अर्पण शुभ साहजको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्जमा र यति बेला अर्पण शुभ साहजको व्यवसायमा कोही साथी आइसक्नु भएको छ भन्ने सङ्केत मिल्याएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर दिदी नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर मेरो आवाजबाट चिन्न सक्नुहुन्छ कि कृष्ण लामा <laughs> के छ कृष्णजी खबर एकदम ठिकै छ भन्नुपर्दैछु माया गर्नुहुन्छ बिर्सिने त कुरै भएन नि हाम्रो कृष्णजीलाई है बसै पनि दिज्यू हजुर चिन्नुभयो धेरै खुसी लाग्यो र म अलिकति स्वास्थ्यमा मेरो हेल्थमा अलिकति प्रब्लम छ दिज्यू हिजो अस्तिबाट अलिकति भने पछाडि मैले कता हराउनु भयो भनेर सुन्न नै पाइनँ है <laughs> एकदमै <laughs> अनि के छ अरू नयाँ खबर ठिकै छ दिजु अब यतिखेर घरतिरै छु है अलिकति औषधिहरू पनि खाइरहेको छु ल ठिक छ आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस् औषधि टाइममा खानुहोस् है थ्याङ्क यू सो मच अनि खानपिन भइसक्यो कि भएको छैन कृष्णजी भएको छैन दिजु एकैछिन पछाडि एकैछिन पछाडि ल ठिकै छ आज को कसलाई सम्झिनुहुन्छ नि विशेष गरी हजुर दिजुलाई अनि सूर्य दाजुलाई धेरै मिस गरेको छ भन्न चाहन्छु अनि कन्ट्रोल रुमका दाजुलाई अनि विनोद पौडेल दाजुलाई धेरै मिस गरेको छ भन्न चाहन्छु अनि यतिखेर यहाँ मम्मी बुवा रेडियो सुनेर बसिरहनु भएको छ मम्मी बुवालाई अनि <clears throat> भाइ पनि छ यहाँ रेडियो सुनेर बसिरहनु भएको छ भाइ विकास अनि यतैतिर यहाँ मकवानपुर काँक्रा झासिटरमा धेरैजना रेडियो सुनेर बसिरहनु भएको छ सबैजनालाई अब बज्ने गीत सुनाउन चाहन्छु र मलाई कृष्ण लामा ब्लोन भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई यतिखेर सुबह साँझ प्रोग्राम सुनेर बस्ने सम्पूर्णलाई हुन्छ कृष्णजी आउँदै गर्नुहोला आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला अहिले पनि बिदा हुन्छ है नमस्कार कृष्णजी हुनुहुन्थ्यो यति बेला र अर्पण शुभ साँझको व्यवसायमा अर्को साथी पनि आइसक्नु भएको छ उहाँलाई पनि स्वागत गर्छु नमस्कार हेलो हेलो दिदी नमस्ते नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ खै कहाँबाट को होला को होला को होला है आहा हो कि खोराकतिर बाटै हो भन्नु पर्यो हाम्रो शान्तिजी हो कि होला होला हो होला ए त्यसो भए त मिलिन ग्यारे है हो भन्नुभएको भए पो शान्तिजी नै हुनुहुँदो रहेछ भन्ने मैले होइन रहेछ त्यसो भए है खै होला मात्रै <laughs> अनि के छ शान्तिजी हाल खबर एकदम ठिकठाक भन्नु पर्यो अनि हजुरको मेरो पनि तपाईँको जस्तै छ एकदम ठिकठाक छ तपाईँ यति मजाले हाँसी हाँसी बोल्नु भएको छ मेरो राम्रो छैन म दुखी छु मलाई गाह्रो भएको छ भने मैले भन्ने कुरै भएन नि है आमा त्यो त आफ्नो स्वास्थ्य त अब नराम्रो छ भने त भन्नु पर्यो नि त अरूलाई नभने पनि हाम्रो शान्तिजीलाई चाहिँ पक्कै भन्छु मैले है त्यो त भन्नै पर्छ मलाई ल त्यस्तो नराम्रो भयो भने भन्छु तर अहिलेसम्म चाहिँ केही भएको छैन ए हो राम्रै भयो नि त्यसो एकदम अनि खानपिन भइसक्यो कि भएको छैन खानपिन भएको छैन बन्दै छ अब एकछिन पछाडि खाने हो ल ठिक छ कता सम्झिनुहुन्छ आज सर्वप्रथम हजुरलाई अनि अर्पण होल युनिटलाई अनि सूर्य दादालाई सुभाष दादालाई अनि सोम दादाहरूलाई सबैजनालाई अनि मलाई शान्ति लामा भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि र मेरो बहिनी पार्वतीको लागि अनि मेरो घर परिवारको लागि हुन्छ शान्तिजी आउँदै गर्नुहोला अहिले भने बिदा हुन्छ है नमस्ते नमस्कार शान्ति लामा हुनुहुन्थ्यो यति बेला कुराक आउनु भएको थियो र अर्पण शुभ साहसको व्यवसायमा अर्को साथी पनि हुनुहुन्छ म उहाँलाई पनि स्वागत गर्छु नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ लिला थापा होइन थापा नमल परासीबाट है के छ लिलाजी खबर किन सानो सानो सुने बोल्नु भएको सन्चो छैन र सन्चो छैन सन्चो छैन तपाईँलाई किन डिस्टर्ब आयो होला है राजी पनि हुनुहुन्छ विष्णुजी पनि दुवैजना टेक्निसियन साथीहरू हुनुहुन्छ डिस्टर्ब त नआउनु पर्ने हो क्यारे है अनि लिलाजी आज सम्झिने कसलाई धन्यवाद परिवारमा दुबईको दुबई दाईको लागि अनि मेरो घर परिवार हजुर अनि मेरो साथीहरूमा मेरो लक्ष्मीको लागि अनि हेमा थापाको लागि अनि गणिता गुणिता अनि जो जसले मैले चिन्नुहुन्छ उहाँ सबैको लागि हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले पनि बिदा हुन्छ है लीला थापा हुनुहुन्थ्यो यति बेला नवलपरासीबाट आउनुभएको थियो र अर्पण शुभ साँझको यो व्यवसायमा फेरि पनि हामी अर्को एउटा निकै नै चर्चित भाका तपाईँको लागि राख्न चाहन्छौँ यो भाका पनि केही समय अगाडि निकै नै चर्चामा रहेको थियो बसन्त थापाले बजारमा लिएर आउनु भएको हो डाँडै बिसाउने अरू सबै बानी राम्रो छ मेरो मायाको एउटै बानी सुधार चाँडै बिसाउने सानो छिन छिनमै छिन रिसमा पारी पिराती छिन डाँडै भिसाउ अरू पनि राम्रो छ मेरी सानोको एउटा पनि सुधार चाँडै रिसाउने छिङमै रिसाउँछिन रिसमा पारी पिरती मिसाउँछिन डाँडै बिसाउने अरु पनि राम्रो छ मेरी सानोको एउटा बानी सुधार चाँडै रिसाउने अरू बानी राम्रो छ मेरी सानोको एउटा बानी सुधार चाँडै तिम्रो रिस आज भोलि झन् धेरै चौपाटै डाँडै बिसाउ अरू बानी राम्रो छ मेरी सानीको एउटै बानी सुधार चाँडै रिसाउने निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ शुभ साँझको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ साईराम फर्निचर उद्योगले आजको कार्यक्रमसँग सहकार्य गरेको छ तपाईँलाई विवाहको लागि फर्निचरका सामानहरू चाहिएको छ त्यस्तै गरी झ्यालडुका बनाउने मिस्त्रीहरूको खोजीमा तपाईँ हुनुहुन्छ भनेदेखि चाहिँ तपाईँले सधैँ सम्झिनुहोला साईराम फर्निचर उद्योगलाई जुन चाहिँ रत्नगरतिर आदर्श नगर टोलमा रहेको छ फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी आठ सय पैँतिस रहेको छ तपाईँले फोन गरेर पनि अझ धेरै जानकारी चाहिँ लिन सक्नुहुनेछ र अर्पण शुभ साँझको व्यवसायमा आउन चाहनुहुन्छ आफ्नो आफन्तलाई यो साँझको बेला सम्झिन चाहनुहुन्छ आफ्नो थकालाई एकैछिन भए पनि आफूबाट टाढा राख्न चाहनुहुन्छ भनेदेखि आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ यति बेला कोही साथी आउने तर्खरमा हुनुहुन्छ कि जस्तो लागिरहेछ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हजुर नमस्कार नमस्कार दिदी हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म बदन अधिकारी बदन अधिकारी बदनजी हजुर कता व्यस्त हुनुहुन्छ आजभोलि आजभोलि घर छु दिदी ओहो निकै नै व्यस्त हुनुहुन्छ जस्तो छ हाम्रो बदनजी है अब हल्का फुल्का त्यति धेरै पनि होइन व्यस्त हुनुभयो कि रेडियो अर्पणलाई माया मार्नु भएको त्यो चाहिँ थाहा भएन है <laughs> व्यस्त पनि व्यस्त प्लस फोन लाग्दैन त्यही हो <laughs> कति सजिलोसँग भनिदिनु भयो है <laughs> अनि खानपिन भयो कि भएको छैन नाइ भएको छैन दिदी पाक्दैछ अब एकछिनमा नुहाइधुवाइ गरेर खाइन्छ ल ठिक छ अनि आजको कथा सम्झिने स्पेसली त मेरो कालीको लागि अनि हजुरको लागि धन्यवाद अनि विष्णु दाईको लागि रिजन दाईको लागि अनि हाम्रो सोम दाजुको लागि अनि सूर्य दाईको लागि अनि रमेश शङ्कर र हिरान्टीको लागि अनि मेरो घर परिवार तथा मेरो माउन्ट एभरेस्ट तथा आदर्श बोलिङ सम्पूर्ण भाइ बहिनी तथा स्टाफहरू मलाई बदन चाहिँ सम्पूर्णको लागि हुन्छ बदलजी आउँदै गर्नु होला है हस् त दिजु नमस्कार नमस्कार बदन अधिकारी हुनुहुन्थ्यो यति बेला र अर्पण शुभ साहसको व्यवसायमा अर्को साथी पनि आउने तर्फमा हुनुहुन्छ कि जस्तो लागिरहेछ म उहाँसँग पनि कुराकानी गर्छु तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ कोही साथी आइसक्नु भएको छ नमस्कार नमस्कार दिदी हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ पार्वती कहाँबाट मनहरीबाट मनहरीबाट अनि पार्वतीजी के गर्नुहुन्छ नि तपाईँ ए बस्दै बस्दै हो हजुर खानपिन भयो कि भएको छैन भएको छैन ल ठिक छ अनि आज अर्पण शुभ साँझमा आउनु भएको छ को कसलाई सम्झिन चाहनुहुन्छ हुन्छ पार्वती आउँदै गर्नुहोला अहिले भने बिदा हुन्छ है ल नमस्कार पार्वतीजी हुनुहुन्थ्यो यति बेला मनहरदेखि आउनु भएको थियो र अर्पण शुभ साँझको व्यवसायमा तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ यति बेला कोही साथी हुनुहुन्छ नमस्कार हेलो अह कोही साथी हुनुहुन्छ लाइनमा किन बोलिराख्नु भएको छैन कुन्ने दुईवटा बाटो खुल्लै छ हजुर नमस्कार नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ ब्रह्मनगरबाट प्रतिमा खरेल ब्रह्मनगरबाट प्रतिमा खरेल अनि के गर्नुहुन्छ प्रतिमा म पढ्दै कतिमा पढ्नुहुन्छ नि एटमा कस्तो छ पढाइ राम्रै छ राम्रै छ राम्रोसँग पढ्नु होला है अनि आज अर्पण शुभ साँझ मार्फत प्रतिमाले सम्झिने कसलाई सर्वप्रथम हजुरको लागि धन्यवाद अनि दादाहरूको लागि अनि मेरो घर परिवार मेरो मम्मी ड्याडी हजुरबा हजुरआमा अनि मेरो साङ्माहरू मेरो भाइ अनि मेरो माउटहरू सब पनि क्लास एटमा पनि सम्पूर्ण साथीहरूको लागि र टिचरहरूको लागि हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने बिदा हुन्छ है नमस्कार नमस्कार प्रतिमा हुनुहुन्थ्यो यति बेला र अर्पण शुभ साहजको व्यवसायमा रहेर तपाईँको सूचना तपाईँको आफन्तसम्म पुर्याउँदा पुर्याउँदै हामी आजको कार्यक्रमको अन्तमा पनि आइसकेका छौँ अब भने कार्यक्रमबाट बिदा पनि माग्नुपर्छ कि जस्तो लागिरहेछ तिनजेलसम्म तपाईँले अर्पण शुभ साहजको व्यवसायलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु र त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु फोन गर्नुहुने तपाईँ सम्पूर्णप्रति हृदयदेखि नै आभार प्रकट गर्छु र यतिन्जेलसम्म प्रविधि कक्षमा रहेर साथ दिनुभएको थियो प्राविधिक मित्र द्वयराज र विष्णु दुवैजनालाई धेरै धेरै धन्यवाद दिँदै अर्पण शुभ साँझको आजको रमाइलो बसाइबाट म प्रतीक्षा पनि बिदा हुन्छु नमस्कार शुभ सन्ध्या म्ब केही कुरा नि भन्न नसकेर यसरी परेको तिमी झै निष्ठुरी भन्न नसकेर भएन पुरानी तिमीलाई भन्नै पर्ने केही कुरा नि भन्न नसकेर तिमी झै स्टोरी भन्न नसकेर आज यसरी रुन परेको तिमी झै स्टोरी भन्न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 ग्यारेन्टी भएको समूहमा आउने विद्यार्थीहरूलाई विशेष सुटको व्यवस्था अध्यापन गराइने विषयहरू अङ्ग्रेजी अनिवार्य गणित विज्ञान र अतिरिक्त गढी कक्षा सञ्चालन आषाढ एक गतेबाट सम्पर्क नम्बर अन्ठानब्बे शून्य बहत्तर छप्पन्न चार सय सतासी र अन्ठानब्बे चार बाहन्न एकचालिस सात सय छपन्न पुनश्च यसै शैक्षिक सत्रका लागि कक्षा आठ नौ र दसका विशेष कक्षाहरू पनि सञ्चालन भइरहेको जानकारी गराउँदछौ सञ्चालन भइरहेका अन्य कक्षाहरू एघार र बाह्र तथा स्नातक तहका एकाउन्ट म्याथ स्ट्याटिक्स तथा इङ्ग्लिस विद्यार्थी भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना स्थापनाको पहिलो वर्षमा नै उत्कृष्ट नतिजा ल्याई चितवनको शैक्षिक जगतमा छुट्टै पहिचान बनाउन सफल ए श्री ब्रेन्द्र आदर्श उच्च माध्यमिक विद्यालय ब्रेन्द्रनगरमा अभिभावक र विद्यार्थीको चाहनालाई ध्यानमा राखी शैक्षिक सत्र दुई हजार सत्तरी एकहत्तरका लागि कक्षा एघारमा विज्ञान तथा व्यवस्थापन संकायमा सीमित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 Sauraha chowk गङ्ग प्लाजाको तेस्रो तला सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे शून्य असी छब्बिस पाँच सय छ अन्ठानब्बे एक छत्तिस छ्यालिस शून्य सत्र र अन्ठानब्बे एक बयालिस उनपचास चार सय बयासी W W W dot Gurukul universal.com भर्ना खुल्यो सामुदायिक उच्च मावितर्फ कक्षा एघारमा चितवन जिल्लामा नै सर्वप्रथम हुन सफल यस जनजीवन उच्च मावि चैनपुर चितवनमा व्यवस्थापन सङ्कायतर्फ नयाँ भर्ना खुलेको सहर जानकारी गराउँदछौ भोलिदेखि लोड सेडिङको समय घटाउने भएको छ प्राधिकरणका अनुसार भोलिदेखि दैनिक पाँच घण्टा मात्रै लोड सेडिङ हुनेछ लगातार पानी परेकाले नदी र तलाउहरूमा पानीको सतह बढ़ेपछि विद्युत उत्पादन बढ़ेको भन्दै लोड सेडिङ घटाउन लागि प्राधिकरणले जनाएको छ भारतको झारखण्डमा माओवादी आक्रमणमा परेर प्रहरीका एसपी सहित आठ सुरक्षाकर्मीको मृत्यु भएको छ पाकुण्ड जिल्लामा भएको विस्फोटमा परि एसपी अमरजित बलिहारको ज्यान गएको भारतीय संचार माध्यमले जनाएका छन् प्रहरी संगठनकै बैठकमा सहभागी भएर फर्कने क्रममा घटना भएको हो र खेलकुदको खबरमा पारस खड्काले उत्कृष्ट पुरूष र गंगादेवी अधिकारीले उत्कृष्ट महिला खेलाड़ीको पल्सर अवार्ड हात पार्नु भएको छ नेपाल खेलकुद पत्रकार मंचले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पुरूषतर्फ खड्का र महिलातर्फ अधिकारीले अवार्ड पाउनु भएको हो त्यस्तै एसएमएस र फेसबुक भोटिङको आधारमा चयन गरिएको लोकप्रिय खेलाड़ीको पुरस्कार उत्सुकी झरना गुरूङले हात पार्नु भएको छ त्यस्तै लाइफ टाइम പ്രധാന दीपक आचार्य आगामी संविधान सभामा महिलाको सहभागिता तेत्तिस प्रतिशत नहुने भएपछि अधिकार कर्मीहरू कानूनी सहायताको बाटो रोज्दै महिलाको हकमा कति सुनिश्चित हुन्छ एउटा आफ्नो ठाउँमा छ तर महिलाको विपक्षमा पनि संविधान बन्द नदिनको लागि पनि कम्तीमा चाहिँ तेत्तिस पर्सेन्टको सहभागिताको सुनिश्चितता चाहिँ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 त सुन्नुहोस् भाउजू बाल अमृत बिमा लेखबाट कथुङ कथाचित अभिभावकको अङ्गभङ्ग वा मृत्यु भएमा तत्काल बिमा रकमको बिस प्रतिशत रकम प्राप्त हुने बच्चाको मासिक पढाइ खर्च बिमा रकमको एक प्रतिशत पुरै बिमा अवधिभर पाइने प्रिमियम किस्ता छुट हुने र बिमा अवधि समाप्ति पश्चात एकमुष्ट बोनस सहित पुरा बिमा रकम फिर्ता हुने रहेछ साथमा सबै उमेर र आर्थिक समूहका लागि अन्य दर्जनौ बिमा लेखहरू उपलब्ध रहेछन् ए साह्रै गजबको बिमा पो रहेछ बाबु लौ ल मेरो छोरीको पनि बिमा गराउनु थियो त्यही जान्छु म पनि हो भाउजू ढिला नगरौ आजै बिमा गर्न जाउँ यसका लागि खैरनी चार पर्सा बजारमा पनि शाखा खुलिसकेको छ हजुर आजै बिमा गर्न जाउँ सम्पर्क शून्य छपन्न पाँच तिरासी पाँच सय एघार मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी सात सय उन्नाइस अन्ठानब्बे पाँच पचास अन्ठाउन्न सात सय पचास थप जानकारीका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्चको कार्यालयमा पनि सम्पर्क गर्न सकिनेछ सुरक्षित भविष्यका लागि नेसनल लाइफ इन्सुरेन्स सुरक्षित भविष्यका लागि नेसनल लाइफ इन्सुरेन्स भयो उहाँहरूको लागि एउटा दुविधा के पनि छ भन्दाखेरि उहाँले धेरै जोरदार रूपमा चाहिँ यो विषय उठाएको खण्डमा भोलि उम्मेदवारीलाई पनि प्रभावित पार्ने स्थिति फेरि के छ भन्दाखेरि उम्मेदवारी त कुनै नेताहरूबाट लिनुपर्ने अवस्थाहरू छ त्यसले गर्दाखेरि पनि उहाँले एउटा निश्चित सीमासम्म उहाँले पनि आफ्नो किसिमले यो विषयलाई पार्टीभित्र उठाइराख्नु भएको छ र बाहिर रहेका नागरिक समाजले पनि आफ्ना हिसाबले यो कुराहरूलाई उठाइरहेको छ र यहाँ जस्तो सञ्चारकर्मी साथीहरूले पनि यसलाई चाहिँ विभिन्न आफ्नो सञ्चार माध्यमहरूमा ठाउँ दिइराख्नु भएको छ त्यसले गर्दाखेरि सबैजनाले यसलाई चाहिँ उठाउनु पर्छ भन्ने जस्तो लागिरहेको छ र उठी पनि रहेको छ र त्यही सन्दर्भमा त्यसलाई थप एउटा दबावको प्रयास स्वरूप चाहिँ हामी सर्वोच्च अदालतमा गइरहेछौँ तर केही पक्ष चाहिँ के पनि भन्छन् भने उनीहरूकै सहभागिता नै हुनुपर्छ भन्ने पनि त छैन संविधानमा लेखिनु पर्यो विषय महिलाहरूको अथवा महिला मैत्री संविधान बन्नु पर्यो त्यसलाई चाहिँ बढी जोरदार रूपले उठाएको भए नि हुन्थ्यो भन्नेहरू नै छन् नि के भन्नुहुन्छ यहाँ सहभागिता बिना त्यो विषय पनि त्यति सशक्त रूपमा उठ्दैन रहेछ भन्ने कुरा चाहिँ विगतको संविधान सभालाई हेर्ने हो भने पनि नागरिकताका विषयमा जसरी र महिला सभासदहरू चाहिँ समान नागरिकको पहिचानको लागि चाहिँ लड्नु भएको थियो अन्य सभासदहरूले त्यति धेरै त्यसमा साथ दिनुभएको थियो जस्तो देखिँदैन त्यसले गर्दाखेरि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 बेरमा भेट्दै सङ्गीत अध्ययनका लागि सुवर्ण अवसर अध्ययनका लागि सुवर्ण अवसर सङ्गीत सिक्न चाहनेहरूका लागि होम स्कुल अफ म्युजिकमा भर्ना खुल्यो S Om school of music एक बकुलरमा सङ्गीतका विभिन्न कक्षाहरू थ्योरी र प्राक्टिकल माध्यमबाट धमाधम सञ्चालन भइरहेको सहरर्ष जानकारी गराइन्छ हाम्रा सेवाहरू गायन guitar bass guitar harmonium keyboard drum set मादल जिम्बे बाँसुरीको कोर्सहरू विभिन्न नयाँ नयाँ पुराना वाद्यवादनका सामग्रीहरू बिक्री वितरण तथा मर्मत म्युजिक एल्बम र सङ्गीत गीत संयोजन को व्यवस्था